नमस्कार अनि शुभ साँझ कार्यक्रम अर्पण शुभ साँझमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोकभाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरज अनि यो कार्यक्रम अर्पण शुभ साँझ यो साँझको समयमा नै आउने गर्दछौँ हामी र यो साँझलाई अझ शुभ बनाउनका लागि उपस्थित हुने गर्दछौँ अर्पण शुभ साँझको बसाइ लिएर तपाईँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र कार्यक्रम मार्फत हामीले बजाउने लोकदोहोरी भाका मार्फत आफ्नो घर परिवारजन आफन्तजन प्रियजन सम्पूर्णको लागि सम्झना अगाडि बढाउन सक्नुहुन्छ साथमा इन्टरनेट अनलाइनमा W W W dot radio dot com dot NP मार्फत पनि तपाईँ विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिरहनु भएको छ र हामीलाई सुनेर साथ दिनुहुने देशका तथा विदेशका सम्पूर्ण मित्रहरूलाई सुरुवातमा सम्झना अगाडि बढाउन चाहन्छु यो क्षणमा यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले पाएको छु उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खुराकदेखि रूपचन्द तामाङ भन्नुभयो रूपचन्दजीको खबर के छ नि मेरो पनि एकदम राम्रो छ अनि के के भयो रूपचन्दजी खुराकतिर रोपाइँको कामहरू के के भयो तपाईँको आवाज त्यति राम्रो सुन्न सकिन्न रूपचन्दजी कसलाई सम्झने आज धन्यवाद अनि आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छ नमस्कार रूपचन्द तमाङ आउनुभएको हो कोराकबाट आफ्नो सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ यो क्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा राजबाटै मैले पाइरहेको छु कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइमा हामी जुटिरहेका छौँ तपाईँ दिनभर आफ्नो काममा व्यस्त रहनुहुन्छ र थकित मुद्रामा हुनुहुन्छ भने त्यो थकानलाई हटाउने केही हदसम्म भयो भने टाढा राख्ने प्रयास कार्यक्रम अर्पण शुभ साँझको रहने गर्दछ कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराक साथबाट अशोक लामा भन्नुभयो के छ अशोकजीको खबर बिन्दास छ है अशोकजीको आवाज चाहिँ अलिकति सानो सुनिरहेको छु नि मैले अहिले चाहिँ निकै राम्रो आयो है फेरि <laughs> अशोकजी क कसलाई सम्झने हो आज सर्वप्रथम दाजुहरूलाई धन्यवाद अनि कन्ट्रोल रुम हुने दादालाई अनि मेरो घर परिवारलाई मेरा विदेशमा हुनुहुने प्रमोद अङ्कल अनि इमान सिंह नारायण सिंह अनि भाइहरू आकाश अविनाश अनि रोहित अनि बहिनीहरू पार्वती मनिषा भौतिक अनि कुमार अनि प्रवीण प्रेम अनि मलाई अशोक भन्ने चिने नचिने सम्पूर्ण दादा अशोकजी आउँदै गर्नु भने छुट्टिन्छ नमस्कार अशोक लामा आउनुभएको हो कोराकबाट सम्पूर्ण साथीहरूको लागि सम्झना अगाडि बढाएर उहाँ विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा राजबाट रह्यो यहाँनिर उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ धादिङबाट ठम्ब्याउन गाह्रो पर्यो त प्रेमबहादुर थिङ के छ प्रेमजी अहिले धादिङमै हुनुहुन्छ खोराकतिर हुन्छ है अनि के के हुँदैछन् तपाईँको आवाज पनि मैले त्यति राम्रोसँग पाउन सकिनँ प्रेमजी सायद टेलिफोन सम्पर्कमा पनि गडबडी छ हुन्छ को कसलाई सम्झने सम्झनातर्फै लाग्यो धन्यवाद मेरो घर परिवारलाई प्रेमजी आउँदै गर्नु होला भने छुट्टिन्छ नमस्कार प्रेमबहादुर थिङ आउनुभएको थियो धादिङबाट उहाँसँग पनि कुराकानी गऱ्यौँ र पछिल्लो समयमा अलिकति टेलिफोन सम्पर्कमा गडबडी रहेको कारणले साथीहरूको आवाज त्यति राम्रोसँग सुन्न पाइरहेका छैनौँ हामीले कोही मित्र हुनुहुन्छ भन्ने इसारा फेरि पनि यहाँनिर रह्यो राजको उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो सम्पर्कबाट टाढिसक्नु भएको रहेछ यति बेला भने हामी गीत सुन्छौँ भाका नै सुन्छौँ भाकापछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित हुनेछौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउनुहोला साथमा हामीले बजाउने भाका मार्फत आफन्तजन घर परिवार प्रियजन सम्पूर्णको लागि सम्झना पनि अगाडि बढाउन पाउनुहुनेछ यति बेला भने यो भाका यो भाकापछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित हुनेछौँ लागि रोजियो लाग्छ आज चोट आफै खोजियो बिना आँखाको माया जला झिले तिम्रो जस्तो माना कहाँ छ र सानो हरेक मुटुसँग खेल्दै खेल्दै जसको नाउँमा जिन्दगी खोजियो लाग्छ आज चोट आफै खोजियो बिना अर्काको माया जरा दिलै तिम्रो जस्तो मन कहाँ छ र सानो मुटु मुटुसँग खेल्दै खेल्दै मिल्दैन तिम्रो जस्तो मनमा कहाँ छ र सानो हरेक मुटुसँग खेल्दै खेल्दै निकै सुमधुर भाका यहाँनिर हामीले अगाडि बढायौँ तपाईँका लागि तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज सुनिरहनु भएको छ र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा छौँ तपाईँ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र हामीले बजाउने लोक तथा दोहोरी भाका मार्फत आफन्त जनप्रियजन घर परिवार सम्पूर्णका लागि सम्झना अगाडि बढाउन सक्नुहुन्छ कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर रह्यो उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कोही मित्र हुनुहुन्छ उहाँसँग मेरो आवाज सायद पुगेको छैन जस्तो लाग्यो मलाई चाहिँ हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो सम्पर्कबाट टाढिसक्नुभयो भन्ने इसारा राजको रह्यो यहाँनिर टेलिफोन सम्पर्कमा भएका गडबडीका कारण त्यति राम्रोसँग तपाईँहरूसँग दिल खोलेर कुराकानी गर्न चाहिँ पाएको छैन आजभोलि यो गडबडी एक दिन भाग्नेछ भन्ने आशा हो हाम्रो राजले इसारा गर्दैछन् फेरि कोही मित्र हुनुहुन्छ भनेर हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट प्रवीण के छ प्रवीणजी अनि आजको दिन कसरी बित्यो प्रवीणको आवाज सुनिएन प्रवीणजी अलिकति ठुलो बोल्नु पर्ला है अहिले चाहिँ अलिकति सुनियो क कसलाई सम्झिने प्रवीणजी धन्यवाद ट्रेन अनि भर परेर लाग्यो प्रवीणजी आइरहनु होला माया नमार्नु होला अहिले पनि छुट्टिन्छ नमस्कार प्रवीण आउनुभएको थियो खोराकबाट सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइमा छौँ W W W dot radio Arpan dot com dot NP मार्फत विश्वको जुनसुकी गुनामा रहेर पनि हामीलाई सुनिरहनु भएको छ र यो सन्ध्याकालीन प्रहरमा हामीले तपाईँका लागि लोक तथा दोहोरी भाकाहरू अगाडि बढाइरहेका छौँ साथमा तपाईँसँगै कुराकानी गरिरहेका छौँ र तपाईँ पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ यो विश्वास मेरो रहने गर्दछ कोही मित्र हुनुहुन्छ यति बेला उहाँसँगै कुराकानी हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ परेवाकोटबाट गणेश चेपाङ गणेशजीको आजको दिन कसरी बित्यो के भन्नुभयो गणेशजी बसी बसेको नै बित्यो है खासै नयाँ केही पनि हुन सकेन आज अनि परेवाकोटतिर कतिको पानी परिरहेको छ अहिले पानी परेको छैन दादा अहिले घाम लगाइरहेको छ अहिले घाम त अलिकति डुब्ने नै भयो होला होइन हजुर दादा कसलाई सम्झने गणेश दिदीले धन्यवाद पेट्रोलमा हुने दादालाई अनि यहाँ दिग्राम चेपाङलाई दिनेश चेपाङ अनि कोरकमा हुने दिदी भिनाजुलाई अनि त्यहाँबाट भान्जा भान्जेर अनि मलाई गणेश भन्ने चिने नचिने सम्पूर्णलाई दादा गणेशजी आइरहनु होला आइरहनु छुट्टिन्छु नमस्कार नमस्कार गणेश चेपाङ परिवारकोटबाट आउनु भएको थियो सम्झना अगाडि बढाइसक्नु भएको छ फेरि पनि यो क्रममा एकजना साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो उहाँको आवाज मसम्म आइपुगेन यो प्रविधिको गडबडी हो निकै लामै समय भयो प्रविधि गडबडीसँग गुज्रिरहेको पनि फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा रह्यो हेरौँ उहाँसँग कुराकानी कतिको सफल हुन्छ हजुर नमस्कार नमस्ते हुनुहुन्छ के छ निमेशजी मकवानपुरतिर उन्नति प्रगति के के भइरहेछन् आजभोलि सबै राम्रो छ है क कसलाई सम्झने निमेशजीले आज धन्यवाद मेरो निमेशजी आइरहनु होला अनि पनि सुटिन्छ नमस्कार निमेश तिङ आउनुभएको थियो मकवानपुरबाट र उहाँसँग पनि कुराकानी गरिसकेका छौँ यति बेला फेरि पनि अर्को भाका अगाडि सार्ने बेला भएको छ यो भाका तपाईँका लागि अगाडि सार्छौँ यो भाकापछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि आउनेछौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो नम्बर मार्फत कार्यक्रममा सहभागी हुने प्रयास गरिरहनुहोला आफ्नै छायालाई निकै सुमधुर भाका यहाँनिर रह्यो कार्यक्रम अर्पण शुभ साँझ सुनिरहनु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान कायम गर्न सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्जको ध्वनि तरङ्गमा कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइ चलिरहेको छ तपाईँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ कोही मित्र हुनुहुन्छ भने इसारा रह्यो यहाँनिर उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्नुहुन्छ मकवानपुरबाट के भन्नुभयो तपाईँको आवाज मैले राम्रोसँग सुन्न सकिनँ शमशेर मुक्तान शमशेरजीले के गर्नुहुन्छ कार्यक्रम आउनु भएको छ क कसलाई सम्झने शमशेरजी धन्यवाद अनि <laughs> लालमाना अनि दिदीहरू भन्दाखेरि आफ्नो र हुन्छ शमशेरजी अहिले छुट्टी छ नमस्कार शमशेर नाम भएको थियो मकवानपुरबाट फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा उहाँलाई पनि स्वागत गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट हजुर के छ सुनामजीको खबर सबै ठिक छ दादा सबै ठिक छ हजुर अनि आजको दिन कसरी बित्यो सनामजीको हजुर आज कसरी दिन बित्यो सनामजीको ए दादा बसी बसाइमै बित्यो एक्जाममा दादा परीक्षामा बित्यो परीक्षा त भोलिबाट सकिँदैछ के अरे होइन भोलिबाट सकिसकेपछि त अझ बढी सहभागिता सोनामजीको रहन्छ क कसैलाई सम्झने सोनामजी बहिनी पार्वती बहिनीहरू सुगमाया शोभा सुस्मिता बुवा आमा हजुरबुवा अङ्कल आन्टी रूपचन्द प्रजल खेतराज <laughs> सोनमजी आउँदै गर्नु होला नि भने छुट्टिन्छ नमस्कार सोनामा आउनु भएको थियो कुराकबाट अलिकति अन्त्यमा छौँ एकजना अन्तिम मित्रसँग मात्र कुराकानी गर्नुपर्छ भन्ने इसारा राजको रह्यो यहाँनिर उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को हुन्छ भण्डाराबाट तारा प्रजा भन्नुभयो ताराजी तपाईँको आवाज त्यति राम्रोसँग सुन्न पाएको छैन मैले सम्झना पर भएको थियो भण्डाराबाट सम्पूर्णको लागि सम्झना सुनाइसक्नु भएको छ हामी निकै अन्त्यमा छौँ आज नौजना मित्रहरूसँग कुराकानी गऱ्यौँ कुराकबाट रूपचन्द तामाङ आउनुभएको थियो कुराकबाट अशोक लामा धादिङबाट प्रेमबहादुर थिङ कुराकबाट प्रवीण प्रेमाकोटबाट गणेश चेपाङ मकवानपुरबाट निमिष थिङ मकवानपुरबाटै शमशेर मुक्तान कुराकबाट सुनाम त्यस्तै अन्त्यमा भण्डाराबाट तारा प्रजा आउनुभएको थियो जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम अर्पण शुभ साँझ अर्को बसाइमा भोलि फेरि तपाईँको हाम्रो भेट हुने नै छ यतिन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई धन्यवाद र तपाईँकै लोकभाकाको भाकाको मित्र रामु आचार्य कार्यक्रम अर्पण शुभसाज व्यवसायबाट बिदा चाहन्छु नमस्कार छिपी भेटो हुने बानी हो भेटो हुने बानी हो तिम्रै यादले यो मुटु खानी भो बेथा चर्कै छ बेथा चर्कै छ लुकी छिपी भेट हुन आउनु भो मजा छ भेटो हुने बानी हो तिम्रै यादले मोटो खाने हो बेथा चर्कै छ बेथा चर्कै छ लुकी छिपी भेटौँ न आउनुको मजाकै छ बेथा चर्कै छ लुकी छिपी बेठो न आउनुको मजाकै छ गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पार्लर सेवा फैंसी आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस वाह बजा यो जयपुरी कुर्ता सुरुवाल तेजो फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नाति पुर्गेको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने